उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी आज पनि कमलप्रसाद गेवालीको पुस्तक कर्मको वाचन लिएर आएका छौं कर्म हामीले गएको साता छैठौं श्रृङ्खलासम्मको वाचन सुन्यौं छैठौं श्रृङ्खलासम्म आइपुग्दा लेखकले किस्ट फाइनेन्समा प्रवेश गरेको सम्म कुराकानी हामीले सुनेका थियौं अब के हुन्छ त अगाडि सुनौ पृष्ठ एक सय चौबिसबाट मलाई आफ्नै संस्थामा सम्मानजनक जागिर खाएकोमा गर्व थियो अन्त मन डुलाएर जागिर खोज्नुको टेन्सन थिएन मसँग जे जति समय थियो त्यो किस्टकै उन्नतिमा खर्च गर्न सक्थेँ म किस्टका सहायक संस्थाहरूमा सञ्चालक रहे पनि तिनमा मेरो त्यति खाँचो पर्थेन म पूर्ण रूपमा किस्ट फाइनेन्सको कर्मचारी भइसकेको थिएँ यति बेलासम्म मेरो तलब तोकिएको थिएन संस्थामा म आफू पनि सञ्चालक थिएँ तलबको कुरा उठाउन मन लागेन तर महिनौसम्म कसैले मेरो तलबको कुरा उठाएन म मौन रहनुको अर्थ निशुल्क काम गर्नु थिएन मलाई दैनिकी चलाउन धौधौ पर्न थाल्यो चल्नै नसक्ने अवस्था आएपछि मैले अध्यक्षसँग कुरा राखेँ उहाँले भोलि भोलि भन्दै टारिरहनु भयो उहाँसँग एक दिन बाजाबाज समेत भयो अन्त्यमा सञ्चालक समितिले किस्टमा वित्तीय कारोबार नहुन्जेल केइसीबाटै मलाई तलब दिने निर्णय गर्यो मैले बिस्तारै फाइनेन्सको सञ्चालन अनुमति पत्र लिने प्रक्रिया अघि बढाएँ राष्ट्र बैङ्कका वित्त कम्पनी व्यवस्थापन विभागका तत्कालीन कार्यकारी निर्देशकले विरोध गरे उनले शैक्षिक पृष्ठभूमिका व्यक्तिहरूले वित्त कम्पनी चलाउन नसक्ने तर्क राखे काम गर्नेको क्षमता र दक्षताको मूल्याङ्कनै नगरी ठाडै अस्वीकार गर्नु ठिक थिएन कर्तालाई काम गर्ने नदी अयोग्य ठहराउनु बेइमानी थियो त्यसो गर्ने मान्छे जति नै गुणकारी भए पनि उसको मानसिकता गलत हुन्छ मैले ती निर्देशकलाई यसरी नै अर्थ्याएँ हुन त हामी अधिकांश सञ्चालकहरू शैक्षिक पृष्ठभूमिकै थियौँ व्यवस्थापनको ज्ञान मसँग मात्र थियो यद्यपि हामीले फाइनेन्स चलाउन सकिन्छ भनेर केही प्रमाण समेत पेश गऱ्यौँ ती कार्यकारी निर्देशकले कुनै वास्ता गरेनन् हुन्छ भन्दै मुखले ठिक्क पारे तर व्यवहारमा उतार्ने प्रक्रियाको सिनको भाँसेनन् हाम्रो काममा बरु त्रिलोचन पङ्गिनीले सहयोग गर्नुभयो राष्ट्र ब्याङ्कका केही व्यक्तिले यसलाई पैसाको खेलसँग जोडे पङ्गिनी सरमा पैसाको लोभ थिएन मैले कुनै दिन उहाँमा यस्तो सङ्केतसम्म पाइनँ त्रिलोचनले पैसा खायो भनेर राष्ट्र ब्याङ्कमा हल्ला फैलियो हामी सञ्चालकहरू राष्ट्र ब्याङ्कमै गएर झगडा गऱ्यौँ मान्छे आफू जस्तो छ अरूलाई त्यस्तै सोच्दो रहेछ यस्तै मानवीय प्रवृत्तिका कारण उन्नतिका काममा अवरोध हुँदो रहेछ मैले शिक्षण पेसामा लामो समय गुजारेको थिएँ अध्यावधि यो क्षेत्रबाट टाढा छैन र रहने छैन शिक्षामा समर्पित व्यक्तिले घुस दिने अनैतिक काम गर्न र गराउनु हुँदैन ममा स्वाभिमान र राष्ट्रियता थियो मेरो यही नैतिकताले कसैलाई भ्रष्ट बनाउन सकेन मेरो सानो प्रयासले अर्थतन्त्रमा के नै टेवा पुग्थ्यो र तथापि राजस्वका रूपमा सानो समूहले सङ्कलन गरेको चुन्दाम कुनै अहङ्कारी र भ्रष्ट पालमा नचुइयोस् नपोखियोस् त्यो राज्यको ढुकुटीमै पुगोस् हामीले सञ्चालकहरूले यही चाहेका थियौँ जति नै प्रयास गरे पनि राष्ट्र ब्याङ्क वित्त कम्पनी व्यवस्थापन विभागबाट समस्याको गाँठो फुकेन हामी तत्कालीन गभर्नर डाक्टर तिलक रावल समक्ष गयौँ र समस्याको सम्पूर्ण विवरण सुनायौँ गभर्नर रावलले राष्ट्र ब्याङ्कमा अड्किएको काम अगाडि बढाइदिनु भयो उहाँको सहयोग नहुँदो हो त अवरोधको तगारो सजिलै हट्ने थिएन केन्द्रीय ब्याङ्कका अर्का निर्देशक नारायण पौडेले गर्नुभएको सहयोग पनि भुल्न सकिन्न अन्तत दुई हजार उनासाठी साल फागुनमा फाइनेन्सले कारोबार सञ्चालन गर्ने अनुमति पायो यो दिन म खुसीले फुरङ्ग भएको थिएँ समय चिप्लोकिरो चाहिँ लस्किरहेको थियो यसले डाँडो काटेको पत्तो हुँदो रहेनछ हिजो साराको खोजीमा भौँतारिएको म आफ्नै बुताले स्वरोजगार हुन खोजिरहेथेँ म आफ्नै बुताले यहाँसम्म आइपुगेको थिएँ मलाई यसमा गर्व थियो फाइनेन्सको आर्थिक कारोबारमा तीव्रता आउन थाल्यो आवश्यक कर्मचारी थपिँदै गए गभर्नरले एकजना कर्मचारी राखिदिन आग्रह गर्नुभयो दक्ष व्यक्ति भए उहाँले सिफारिस गरेको कर्मचारी राख्न खासै आपत्ति थिएन यो विषयमा अध्यक्षसँग भने कुरा मिलेन उहाँले भन्नुभयो तिमीले आफ्ना मान्छे मात्र राख्न खोज्यौ यो तिम्रो मनपरी भयो अध्यक्षसँग कुरा नमिल्दा समयमा गभर्नरले सिफारिस गरेको व्यक्ति राख्न सकिएन गभर्नर रिसाउने र अध्यक्षले तैँले मनपरी परि गरिस् भन्ने दोहोरो प्रहार चल्यो म दोहोरो चेपाइमा परेँ मान्छे जतिसुकै ठुलो ओदामा पुगे पनि सारा चाहिँदो रहेछ अभिभावकको ओत चाहिन्छ बिना अभिभावक लक्ष्य हासिल गर्न पनि सकिँदैन सम्पूर्ण वित्तीय संस्थाहरूको अभिभावक राष्ट्र बैङ्क नै हो अझ किस्ट फाइनेन्सको सञ्चालन अनुमति पत्र लिँदा गभर्नरको उल्लेखनीय सहयोग थियो यही सहयोगको ऋण तिर्ने बाहनामा मैले गभर्नरले तोकेको व्यक्ति नियुक्त गरिदिएँ यस विषयमा अध्यक्षसँग पछिसम्म मतभेद भइरह्यो सञ्चालक समूहप्रसाद छेत्रीसँग थप कर्मचारी राख्ने विषयमा फेरि विवाद भयो उहाँले विश्वकर्मा थरको एकजना व्यक्तिलाई पिएनमा राख्न आग्रह गर्नुभयो मैले उहाँलाई भने संस्थामा विभिन्न खालका मान्छे छन् कसैलाई चित्त नबुझ्न सक्छ अहिले विश्वकर्मालाई नराखौँ अरू पाइएन भने राखौँला मैले उहाँको कुरा नमानेको झोकमा संस्थामा थप कर्मचारी भर्ना गर्दा उहाँले विरोध गर्नुभयो विभेद बढ्दै गएपछि उहाँले फाइनेन्सको सञ्चालकबाट नै राजीनामा दिनुभयो मैले त्यति बेला समुसरको कुरा मानिनँ र अरूलाई बुझाउन पनि सकिनँ मैले कर्मचारीको विषयभन्दा मानवताको पक्षमा चाहिँ न्याय गरिनँ कि भन्ने लाग्यो विश्वकर्माको जातलाई छुट्याएर पिएनमा नराख्नु जातीय विभेद र राज्यको कानुन विपरीत थियो मलाई यही एउटा विषयले पछिसम्म ग्लानी भइरह्यो आखिर मान्छे त मान्छे नै हो सबैको रगत मासु हाड छाला त उही नै र उस्तै हो तर किन मान्छे मान्छेमा विभेद भइरहन्छ सहरिया र शिक्षित भनाउँदाले समेत जातीयतालाई प्रश्रय दिँदा रहेछन् म आफू पनि यसको एउटा पात्र ठहरिएँ मैले बुबाबाट पाएको संस्कारले त्यति बेला पनि काम गरेन शम्भु सरले राजीनामा दिएर गइसकेपछि ममा खिन्नता भयो महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन खण्डकाव्यमा लेखेका छन् छेत्रीको छोरो यो पाहु छुन्छ किनले छुँदैन मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन देवकोटाले झन्डै सत्तरी वर्ष पहिले अन्त्य गरेको जातीयतालाई हामी अझै मलजल थपेर जोगाइरहेछौँ कति तुच्छ र साँगुर मानसिकतामा बाँचेका छौँ हामी व्यवसायमा समेत जातीयताको भूत पसेको ममा असह्य पीडा भयो मेरो मनभित्र अन्तर्द्वन्द मच्चिरह्यो मैले यहाँनिर मानव धर्म पुरा गरिनँ यो एउटा समयको खिर बनेर रह्यो जीवनको एउटा ठूलो भूल सञ्चालक समितिले पछि शम्भुको स्थानमा हेमराज उपाध्यायलाई चयन गर्यो मैले बाबा ग्यासको जागिर छोडिसकेको थिएँ केइसीमा पनि मेरो खासै जिम्मेवारी थिएन किस्ट फाइनेन्सलाई गुणस्तरीय बनाउनु मेरो प्रमुख जिम्मेवारी बन्दै गएको थियो मैले आफूसँग भएको ज्ञान सिप र समय किस्टमै लगाएको थिएँ मेरै बुत्तामा फाइनेन्स जन्मेको थियो यहाँ मैले आफ्नो खुबी देखाउनु थियो सञ्चालकहरूको समूह सानो थियो तर अधिकांशले वित्तीय क्षेत्र बुझ्दैनथे कहिलेकाहीँ बुझाउँदा बुझाउँदै म थाक्थेँ म बारम्बार भन्थेँ सबैले संस्था र व्यवस्थापनका बारेमा सिक्नुपर्छ हरेक सञ्चालकले अरूका कुरा सुन्नुपर्छ सोचे जस्तो भने भइरहेको थिएन मसिना विषयमा पनि सञ्चालकहरूबीच मनमुटाव हुन थाल्यो सानो कुरामा चित्त दुखाउने प्रवृत्ति बढ्यो सञ्चालकहरूको ध्यान व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित हुँदै गयो हरेकमा आफैले भनेको हुनुपर्छ भन्ने मानसिकता हावी हुन थाल्यो यस्तो मानसिकता संस्थाका लागि ठूलो घातक अस्त्र थियो एकपटक सञ्चालक समितिको बैठकमा चर्काचर्की नै भयो मलाई तनाव भयो रिस पनि उठ्यो मैले आवेशमै भने अब कि त मलाई पूर्ण कार्यकारीको अधिकार दिनुहोस् होइन भने म छोड्छु तपाईँहरूलाई काम गर्न सजिलो हुन्छ बैठकमा केही बेर मौनता छायो त्यो दिन लामो छलफल भयो र कार्यकारी अधिकार मलाई दिने निर्णय भयो समस्याका गाँठा बिस्तारै फुक्न थाले एउटा समस्याको पूर्ण रूपमा टुङ्गो नलाग्दै सञ्चालकहरूबीच फेरि किचलो अर्को सुरु भयो सञ्चालकहरूबीच सबैले मासिक भत्ता पाउनुपर्ने कुरा उठाए वार्षिक साधारण सभाले पारित गरेर कार्यान्वयन गर्नेमा अधिकांशले सहमति पनि जनाए मलाई निर्णय चित्त बुझेन संस्थाबाट संस्थापकहरूले भत्ता लिनु नराम्रो पक्ष होइन तर संस्था सबल भएपछि मात्र सञ्चालकहरू नाफाका अंशियार हुनुपर्थ्यो यो तथ्य बुझ्ने कोही सञ्चालक भएनन् व्यक्तिगत लाभका कारण संस्थामा गलत परम्परा बसाल्नु ठिक थिएन राष्ट्र ब्याङ्कले समेत सञ्चालकहरूले भत्ता लिन नपाउने निर्णय गर्यो वार्ता नपाउने भएपछि हिरेन्द्र सर अलि रुष्ट हुनुभयो मैले उहाँलाई सम्झाएँ सर फाइनेन्सको अवस्था त्यति राम्रो छैन यसमा बढी विवाद नगरौँ भो हिरेन्द्र सर यसपछि मौन हुनुभयो विक्रमसम्म दुई हजार एकसठी सालमा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी छाता ऐन आयो यो ऐनले राम्ररी काम गरेका र पुँजी पुर्याउन सक्षम फाइनेन्स कम्पनीहरू बैङ्क बन्न सक्ने अवस्था सिर्जना गर्यो यसपछि मेरो काँधमा बैङ्क बनाउने जिम्मेवारी थपियो मलाई फाइनेन्सको कार्यकारी भएकोमा घमण्ड थिएन न त कहिले लोप भयो मैले आफ्नो जिम्मेवारीलाई भने कहिले कम आँकिनँ सहर पसेको छोटो अवधिमा मैले यतिका काम गरौँला भन्ने सोचेको पनि थिएन म अरूले अराएको काम गर्ने कर्मचारी हाकिमले जे भन्छन् जब आफ्ना फर्काइ खुरुखुरु मान्नु मेरो कर्तव्य थियो आज म हाकिमको रूपमा खडा थिएँ मलाई हाकिमी रवाफ देखाउन भने कहिले आएन म सकेसम्म हिजोको कर्मचारी नै भएर प्रस्तुत हुने प्रयास गरेँ म किस्टमै खाना सुत्न र निदाउन चाहन्थेँ यी उपक्रम हरेक दिन किष्टबाटै सुरु होस् मेरो मनोकांक्षा यही थियो भविष्यका कलिला मुना किस्टमै उमारिएका थिए यथार्थमा किस्ट मेरो आदि र अन्त्य हो यसलाई अब्बल बनाउनु पनि मेरै दायित्व थियो मैले आपसी सहकारीलाई महत्त्व दिँदै सबैलाई एउटै समूहमा गोलबद्ध गर्न भरमकदूर प्रयास गरेको थिएँ सञ्चालकहरूमा मनमुटापको क्लेस मेटिँदै गएको थियो उहाँहरूमा संस्थाप्रतिको लगाव बढ्दै थियो फाइनेन्समा बिस्तारै सकारात्मक परिवर्तन देखिँदै थिए एउटा सफल माझीले मात्र डुङ्गालाई नदीको भेलबाट तर्काएर किनारा लगाउन सक्छ उसले किनारा लगाउने कायदा जानेन भने डुङ्गा दुर्घटना हुन्छ यसमा सवार सबैको मृत्यु हुन सक्छ मझधारमै डुङ्गा छोडेर डुब्ने माझीमा बहना खियाउने कुशलता देखिँदैन मैले पनि आफूलाई सफल माझी बनाउनु थियो मान्छेका जीवन भोगाएका धेरै प्रश्नहरू अनुत्तरित नै रहेछन् यसले उत्तर खोज्दा खोज्दै यो लोकको दैनिकी पुरा गरिसकेको हुन्छ अन्तमा खोजाइको पोको लोकमै बिसाएर मान्छे परलोकमा सर्छ म एउटा फरक प्रश्नको खोजमा निरन्तर लागेको छु मान्छेभित्र जमेका स्वार्थका तहहरू छिचोल्न नसक्दा मेरो खोजाइ व्यर्थ भइरहेको छ किस्ट कलेजमा गाँजिएको एउटा पक्ष जसले मेरो प्रतिष्ठालाई समेत गिजाइरहेछ मैले यो रहस्यको गर्वमा लुकेको पक्षलाई सतहमा ल्याउन सकेको छैन कलेजका सञ्चालकहरू समेतले यसको भेद लगाउन सकेका छैनन् मैले यो प्रश्नको उत्तर पत्ता लगाउने प्रयास भने छोडेको छैन किस्ट फाइनेन्स स्थापना हुनु पूर्व नै किस्ट कलेजको स्थापना भइसकेको थियो कलेजलाई नै आधार मानेर किस्ट फाइनेन्स स्थापना भएको थियो किस्ट कलेजमा समेत हिरेन्द्र सर अध्यक्ष हुनुहुन्थ्यो मैले केइसीमा काम गर्दा उहाँले कलेजमा केही महिना लेखा हेरिदिन आग्रह गर्नुभयो मैले समयभाव भन्दै टारेँ तर उहाँले निरन्तर कर गरिरहनु भयो म हिरेन्द्र सरको निरन्तरको आग्रह स्वीकार्न बाध्य भएँ उहाँले पछि यो कलेजमा समेत सञ्चालक बन भन्नुभयो म शैक्षिक संस्थाहरूमा टाढिन सक्थिनँ शैक्षिक संस्थाहरूप्रतिको लगावका कारण मलाई पनि किस्ट कलेजमा लगानी गर्ने इच्छा भयो मैले उहाँको आग्रहअनुसार दुई हजार सालमा किस्ट कलेजमा लगानी गरेँ हिरेन्द्र सर कलेजमा सबै सञ्चालकहरूले उत्तिकै समय दिउन् भन्ने चाहनुहुँदो रहेछ समय दिएर काम गरेपछि त्यही अनुरूपको सुविधा दिनुपर्छ भन्ने उहाँको सोचाइ थियो म कलेजमा प्रवेश गरे लगत्तै सबै सञ्चालकलाई मोबाइल र गाडीको व्यवस्था गरिदिने भन्नुभयो उहाँका यी कुरा ठिक थिए तर कलेजकै आम्दानीले थ्याक्न सक्ने अवस्था थिएन तैपनि उहाँले आफूले बोले अनुसार पुर्याउनु भयो हिरेन्द्र सरले सञ्चालकहरूको सुविधाका पक्षलाई मात्रै प्राथमिकता दिनुभयो कलेजमा शिक्षाको गुणस्तर कायम गरी भौतिक पूर्वाधार थप्नतिर उहाँको त्यति ध्यान गएको थिएन कलेजमा विद्यार्थीको सङ्ख्या न्यून थियो सीमित विद्यार्थीका लागि पनि आवश्यक पूर्वाधार थिएनन् गुणस्तरका दृष्टिले कलेजको अवस्था सन्तोषजनक थिएन हिरेन्द्र शर्मा सबैलाई मिलाएर काम गर्ने खुबी थियो लक्ष्य स्पष्ट थियो तर आर्थिक स्पष्टता थिएन कलेजमा पचासजना सेयरधनीको डफा नै रहेछ वर्षौँदेखि यो अस्पष्ट र अपारदर्शी ढङ्गले चलिरहेको रहेछ हरेक बीच परिचय समेत रहेनछ को सेयरधनी हो कसको कति स्वामित्व छ यो पक्ष कमैलाई थाहा थियो को को संस्थापक छन् भन्नेमा मै पनि अनभिज्ञ थिएँ अधिकांश सेयरदनीहरू अध्यक्षका अगाडि स्पष्ट कुरा राख्न डराउँदो रहेछन् सञ्चालकहरू आफू आफू मात्र कुरा गर्ने तर बैठकमा स्पष्ट कुरा नराख्ने परम्परा रहेछ कोही व्यक्ति पनि उहाँको विरोधी बन्न चाहँदो रहेनछन् मैले यो अँध्यारोभित्रको वास्तविकता बाहिर ल्याउन खोजिरहेको थिएँ एकपटक सञ्चालक समितिको बैठकमै मैले भने सर पचासजना सेयरधनी को को हुनुहुन्छ चिनाउनु पर्यो सबैको सहभागिता नभई कलेज चलाउन सकिँदैन उहाँले यति मात्र भन्नुभयो अर्को बैठकमा सबैलाई अनिवार्य उपस्थित हुन भन्छु उहाँको प्रतिबद्धता प्रतिबद्धतामै सीमित रह्यो कुनै बैठकमा पचासका पचासै सेयरधनी उपस्थित भएनन् उहाँले कहिले पचासजना सेयरधनी सहभागी गराउन सक्नु भएन मैले धेरै प्रयास गरेँ तर गाँटी कुरो थाहा पाउन सकिनँ म यसमा असफल भएँ अपारदर्शी शैक्षिक संस्थामा बसिरहन उचित लागेन यद्यपि मैले कलेज छोडिहाल्ने मनस्थिति पनि बनाउन सकिनँ शिक्षण संस्था आफैमा गलत थिएन मैले यहीँ बसेर व्यवस्थापन सुधारमा केही योगदान गर्न सक्थेँ न्यूनतम शिक्षाको गुणस्तर कायम गर्न सके कलेजको गुणस्तरीय पक्ष पनि विकास हुन्थ्यो शैक्षिक संस्थाभित्र कलहको बीजारोपण गर्नु पनि उचित थिएन हिरेन्द्र सरले सेयरधनीहरूका विषयको भित्री कुरो कहिले बाहिर ल्याउनु भएन सेयरधनीको कुरा चल्यो कि उहाँ पुरानै कुरा दोहोऱ्याउनुहुन्छ यो विषय अनुत्तरित रहँदै आयो र अझै पनि अनुत्तरित नै छ मैले कलेजमा हिरेन्द्र सरप्रति जति नै आक्रोश पोके पनि उहाँ मेरा लागि कहिले नकारात्मक पक्षमा उभिनु भएन उहाँका विचार कार्यान्वयनमा ल्याउने जो कोही व्यक्ति जीवनमा असफल हुनबाट जोगिन सक्छ उहाँलाई विचारको खानी नै भने पनि हुन्छ उहाँको दृष्टिकोणकै आधारमा किस्ट कलेज खुलेको थियो शेयरधनीको सङ्ख्या अन्यलमै रहे पनि आज कलेजको शैक्षिक गुणस्तरमा निकै परिवर्तन भइसकेको छ किस्ट फाइनेन्समा शङ्का र उपशङ्का गर्नेको कमी थिएन हरेकको चित्त बुझाएर काम गर्नु फलामको चिउरा चपाउनु सरह थियो मैले हरेक बैठकमा सञ्चालकहरूले नजानेको सिक्नुपर्छ भन्थेँ उहाँहरूमा भने सिक्नै नहुने र सिके सानो जातकोमा गनिने संस्कार हापी भयो जहिले मै मात्र जान्ने बन्नु पर्थ्यो धेरै बोल्ने व्यक्ति सधैँ नराम्रो हुँदो रहेछ म उहाँहरूका अघि नकारात्मक पात्र भन्दै थिएँ हरेक सञ्चालक समितिको बैठकमा यो मात्र जान्नेछ भन्ने अर्थ लाग्न थाल्यो मैले पछिल्लो समय सञ्चालकहरूको सहयोग पाइरहेको थिएन यही असहयोग मेरो असफलताको कारक हुन्छ भन्ने भएले पटक पटक झस्किन थालेको थिएँ कार्यालयमा पटक्कै जमेला देखा परे चेकमा हस्ताक्षर गर्ने मान्छे खोज्दै हिँड्ने एकजना कर्मचारी नै खटाउनुपर्ने अवस्था आयो सञ्चालकहरूमा फेरि मनमुटाव बढ्न थाल्यो आपसी सहकार्यमा भित्रभित्रै भुसको आगो सल्किरहेको थियो मैले आगो निभाउने प्रयास गरिरहेको थिएँ तर मेरो प्रयास सार्थक भइरहेको थिएन सञ्चालक समितिको हरेक बैठकमा बाजाबाज हुन थाल्यो सञ्चालकहरूबीच फाटो आउने वातावरण नै सिर्जना भयो कार्यकारी अधिकार मैले सम्हालेको थिएँ मैले बैठकका क्रममा मेरो भिजन अनुसार संस्था चल्न दिनुहोस् भने काम गर्न सकिनँ भने छोडिदिन्छु सधैँ यसरी विवाद नगरौँ मेरो क्षणभरको आक्रोशका कारण सबै चुप भए सञ्चालकहरू सबैले मेरो भनाइमा सहमति पनि जनाए चेक हस्ताक्षर गर्न मान्छे खोज्दै हिँड्नुपर्ने झन्झट पनि हट्यो चेकमा हस्ताक्षर गर्न नपाउँदा रामप्रसाद सर अलिक खिन्न हुनुभयो उहाँमा संस्थाबाट मलाई हटाउने विचार गरे कि भन्ने भ्रम परेछ वास्तवमा गैर कार्यकारी सञ्चालकले चेकमा हस्ताक्षर गर्नु राम्रो मानिँदैन उहाँले त्यति बेला वित्तीय संस्थामा चेकको कारोबार कर्मचारीबाट हुन्छ सञ्चालकबाट हुँदैन भन्ने बुझ्नु भएन मैले फाइनेन्स आफ्नै भिजन अनुसार चलाउँछु त भने तर गर्नु त्यति सजिलो थिएन मैले यो प्रतिबद्धता पुरा गर्नु केटाकेटीमा गुच्चा खेले जस्तो थिएन फाइनेन्सको व्यवस्थापनमा नयाँ प्रणाली विकास गर्नु अपरिहार्य भइसकेको थियो मैले बिस्तारै किस्ट फाइनेन्सलाई नयाँ सिराबाट चलाउने सोच बनाएँ काम गर्ने र गराउने बीच पारिवारिक वातावरण सिर्जना गरेर आर्थिक एवं व्यवस्थापन पक्ष चुस्त बन्दै गयो सञ्चालकहरूमा समेत मितव्ययता र अपनत्व कायम हुन थाल्यो आर्थिक पक्षमै सबैको विवाद हुँदो रहेछ मैले आर्थिक क्रियाकलाप पारदर्शी बनाइदिएपछि आपसी सङ्कीर्णता पनि मेटिँदै गयो संस्थाको सुधार सँगसँगै यसको प्रतिष्ठा जोगाउन अर्को चुनौती थियो म चुनौतीको पहाड खोप्न साधनारत थिएँ मलाई कर्मचारीहरूले भरपूर सहयोग गरिरहेका थिए यही कारणले वित्तीय बजारमा किसले नाम कमाउँदै गएको थियो संस्थामा हरेक कर्मचारीको कदर गरिन भने उनीहरूले जागिर खान्छन् काम गर्दैनन् कर्मचारीहरूलाई संस्थाप्रति जिम्मेवार बनाउन उनीहरूलाई परिवार र संस्थालाई घर मान्नुपर्छ मैले यसैलाई व्यवहारमा उतार्दै गएँ कर्मचारीहरूले जिम्मेवारीका साथ दायित्व पुरा गर्न चुकेनन् किस्ट फाइनेन्सलाई अग्रगतिमा लैजान केही प्रतिशत मेरो मिहिनेत पर्यो बाँकी उनीहरूकै रह्यो राष्ट्र ब्याङ्कले दुई हजार बैसठी सालमा नयाँ ऐन ल्यायो ऐनअनुसार वित्तीय संस्था सबल र पारदर्शी भए स्तरोन्नति गर्न पाइन्थ्यो किस्ट फाइनेन्सलाई वाणिज्य ब्याङ्क बनाउने चर्चा भयो तर यसको पुँजी पर्याप्त थिएन वाणिज्य ब्याङ्कका लागि दुई अर्ब रुपियाँ चुक्ता पुँजी चाहिन्थ्यो फाइनेन्सको पुँजी त्यति बेला तिन करोड रुपियाँ मात्र थियो यो पुँजीले बैङ्क बनाउने कल्पना मात्र गर्न सकिन्थ्यो सञ्चालकहरू भने बैङ्क बनाउनुपर्छ भन्नेमा जोड दिइरहेका थिए पुँजी जुटाउने योजना कसैसँग थिएन मैले हकप्रत सेयर निष्कासन गरेर पुँजी पुर्याउन सकिने योजना सुनाएँ यो योजनाप्रति धेरैले विश्वास गरेनन् मलाई सञ्चालक र प्रवर्धकहरूलाई विश्वस्त पार्ने कठिन भयो म हरेक वर्ष पुँजी वृद्धि गरेर बैङ्क बनाउन सकिन्छ भन्दै एकहोरो लागिरहेको थिएँ कुरा ठुला उठाए पनि यो समयमा किस्टका हरेक सेयर धनीको अवस्था सबल थिएन तिन करोड रुपियाँको पुँजी दुई अर्ब रुपियाँ पुर्याउनु सजिलो पनि थिएन म भने सकिन्छ भन्दै सञ्चालकहरूलाई आश्वस्त पार्दै थिएँ मान्छेले काम असम्भव सोध्छ वा हारेको सोध्छ भने निश्चय नै ऊ हार्छ म हार्न चाहन्थिनँ जित्ने व्यक्तिभन्दा जित्ने हिम्मत गर्ने व्यक्ति ठुलो हो ममा काम गर्ने हिम्मत थियो र यो सम्भव बनाउन लागेको थिएँ अन्यथा मैले जोगाएको प्रतिष्ठाको अर्थ हुन्थेन म दिनरात काममा खटिन्थेँ काम गर्दा गर्दै दिनरात उदाय हस्ताएकोसम्म पत्तो हुँदैन थियो म कामको चापले सपनामा झस्किन थालेको थिएँ मध्यरातमा आफ्नै छाया भूत बनेर आए जस्तो लाग्थ्यो कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम एचिट्युन्स र बिरता एफएम धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता र ढुकढुकी एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखाजिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुको रेडियो ढोर बाराही र स्मार्ट एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको तिनाव एफएम र बुटवाल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको दुर्वतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी कमल प्रसाद गेवालीको आत्मकथा पुस्तक कर्मको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ बलिहारी बैङ्क बनाउने महत्वाकाङ्क्षाले म भित्र निद्रा र भोकको आसक्ति हराइसकेको थियो घरबारी जाने भयो बुबाले कमाएको इज्जत समेत लिलाम हुने भयो म यही चिन्ताले लखेटिएको थिएँ मैले जीवनमा धेरै हन्डर र ठक्कर खाइसकेको थिएँ तर मेरो मन यतिविधि कहिले हात्तिएको थिएन म कहाँ छु र कस्तो छु त्यो बेला आफ्नै अवस्थाबारे म अनभिज्ञ जस्तै भएको थिएँ समस्या समस्याले घेर्न थालेपछि मैले जागिर जीवन सम्झेँ म धेरै जान्ने भएँ सबै जिम्मेवारी आफ्नै टाउकोमा थुपारेँ कति सन्चो हुन्थ्यो जागिर खान अरूले अराएको काम गर्यो महिनावारी तलब बुझ्यो टन्टै साफ यही घेराभित्र अटाउन सकेको भए पुग्ने जागिर थियो परिवार पालेकै थिए ममा माथि उक्लने महत्वाकांक्षा बढ्यो महत्वाकांक्षा बढेपछि जित्न जरुरी थियो बाघ लम्के झैँ लम्केर खेलाडीले मैदानबाट खेल छोडेर भाग्नु कायरता हुन्थ्यो विगततिर फर्केर समाधान निस्कनेवाला पनि थिएन समस्याको थुप्रोमा उभिएर हतोत्साही हुनुभन्दा यसलाई बजाउन जान्नुपर्ने रहेछ बेच्न जान्नुपर्ने रहेछ मैले आफूसँगका समस्या बेच्दै समाधान किन्दै गएँ मेरो निरन्तरको ढाडस र आत्मविश्वासका कारण बिस्तारै सञ्चालकहरूमा म प्रति आशा एवं विश्वास बढेको थियो मैले उनीहरू समक्ष आफ्नो योजना सुनाएँ हकप्रत सेयर निष्कासन प्रक्रिया गलत थिएन हिरेन्द्र सर राजेन्द्र साकी कृष्णमणि भण्डारी उत्तम पन्त र सुरेश चौधरीको भरपूर साथ रह्यो हकप्रत सेयर निष्कासनबाटै दुई अर्ब रुपियाँ पुँजी पुर्याउन सकिन्छ भन्दै जोड दिन थाले अन्ततः मैले सञ्चालकहरूलाई सहमतिमा ल्याउन सकेँ बैङ्क बनाउन देखेका जटिलता बिस्तारै समाधान हुँदै गए बैङ्कमा आर्थिक पृष्ठभूमि सबल र सक्षम व्यक्ति सञ्चालक हुनु जरुरी थियो मैले गुण समूहका अध्यक्ष राजेन्द्र साकेलाई किस्ट समूहमा लगानी गर्न आग्रह गरेँ उहाँलाई ल्याउन सबैको सहमति भयो राजेन्द्र सर फाइनेन्स लगायतका संस्थाको सेयर खरिद गरेर किस्ट समूहमा प्रवेश गर्नुभयो उहाँले प्रवेशले संस्थाहरूमा नयाँ रक्त संचार प्रभावित गराइदियो किस्ट समूहका लागि उहाँ उद्धारकर्ता नै हुनुभयो मलाई सुनौलो बिहान झुल्के चाहिँ भयो किस्ट फाइनेन्स बल्ल ब्याङ्क बन्ने दरिलो आधार बन्यो सेयर बिक्री गरेर किस्ट कलेजको ऋण पनि तिरियो अधिकांश संस्थापक ऋणमुक्त भए राजेन्द्र सर किस्ट समूहकै प्रमुख धनी हुनुभयो उहाँले संस्थामा लगानी गर्ने थप मान्छे खोजेकोले उहाँलाई नै सञ्चालक समितिले अध्यक्ष चयन गर्यो हकप्रत सेयर पनि जारी भयो र दुई अर्ब रुपियाँ चुक्ता पुँची पुग्यो वित्त कम्पनी एकैपटक वाणिज्य ब्याङ्कमा स्तरोन्नति भयो राष्ट्र ब्याङ्कले दुई हजार चौसठी सालमा वाणिज्य ब्याङ्कको कारोबार गर्ने अनुमति दियो मेरो लागि यो अलौकिक सन्तुष्टिको दिन थियो लाग्यो मैले ठूलो बाजी जितेँ बिस्तारै केन्द्रीय ब्याङ्कले वित्तीय संस्था स्तरोन्नतिमा व्यवधान खडा गर्यो विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने शर्त लागू हुने भए समयमै प्रयास नगरेको भए फाइनेन्सलाई बैङ्क बनाउन नसकिने रहेछ गर्न नसक्ने ठुला योजना ल्याउनुभन्दा समयमा ठिक निर्णय गर्नुमा प्रबन्धको खुबी प्रस्टिन्दो रहेछ त्यही व्यक्ति मात्र सफल व्यवस्थापक बन्दो रहेछ मैले आफूलाई केही हदसम्म यसको जिम्मेवार ठाने फाइनेन्सलाई बैङ्क बनाउँदा अहोरात्र खट्ने कर्मचारीको योगदान अतुलनीय रह्यो उनीहरूको योगदानको कदर गरिन भने म अन्यायको कटकरामा उभिनेछु बालकुमार पाण्डे प्रगौण श्रेष्ठ ऋषिराम नेौपाने र मधु शर्माको त्याग आजीवन बिर्सिन सक्थिन यही मेसोमा जोडिन आएका थिए अर्का अस्ति बालनर सिंहर्थी उनीहरू नै आज बैङ्कका खम्बा बनेका छन् किस्ट बैङ्कका हरेक कर्मवीरको योगदानले बैङ्कको आजको प्रतिष्ठा बनेको हो किस्ट परिवारका सबैले क्षमताअनुसार पसिना बगाए यी हस्तीहरूको योगदानले नै बैङ्क यो अवस्थामा पुगेको हो उनीहरूले भोक तिर्खा र निद्रा बिर्सेका थिए कति रात कार्यालयमै सुतेर काम गरे संस्थामा कर्मचारीको यतिसम्म त्याग हुँदो रहेछ मैले यो बलिदानको उदाहरण पनि किस्टमै देखेँ चरित्र र स्वभाव उस्तै सुनिन्छन् तर यिनको तात्विक अर्थ फरक हुन्छ चरित्र मान्छेको बाहिरी बोक्रोमा देखिने चालचलन वा कर्म हो मान्छेको व्यवहार र कर्ममा यो झल्किन्छ जर्ज वासिङटनले भनेका छन् संसारमा मान्छेको मूल्यवान उपाधि इमान्दार चरित्र हो यसलाई बचाउन सक्नु उसको सफलता मान्छेको स्वभाव उसको अर्थपूर्ण परिचय हो यसले उसको प्रकृति र संस्कारलाई चिनाउँछ जुन उसको प्रतिष्ठासँग समेत गाँसिएको हुन्छ यिनै दुई शब्दको बैशाखी टेकेर जीवन बाँचिएको हुन्छ म पनि यसैको कुलेसो हुँदै हिँड्ने प्रयास गरेँ जीवन उद्देश्यका लागि कर्म गर्दै आएँ मान्छेको स्वभाव स्वभाव जस्तै हुनुपर्छ नत्र उसको दुर्गति बाहेक अर्थक हुँदैन मैले काम गर्ने र गराउने बीच सम्मान गर्ने वातावरण सिर्जना गर्ने प्रयत्न गरेँ कर्म गर्नेप्रति दर्शाउने आदरभाव स्वभावभित्रकै एउटा अंश हो मान्छेले अरूको सम्मान गर्न जानेन भने आफ्नो स्वाभिमान समेत गुमाउनुपर्छ स्वभाव र चरित्र सँगसँगै जस्तो जोडिएका हुन्छन् चरित्रले सफल बन्न प्रेरित गरिरहेको हुन्छ भने स्वभावले मान्छेको क्षमतामा निखार ल्याउँछ मालीले बगैँचाका फूल आकर्षक एवं सुन्दर बनाउन झारपात घाँस सफा गरेको हुन्छ ऊ नित्य त्यही बगैँचाको सुन्दरता कायम गर्न खटिएको हुन्छ मान्छेले पनि स्वभाव र चरित्रलाई जीवन्त बनाउन आफूभित्रका कमजोरी सुधार्नुपर्छ खराब परिस्थितिमा उच्च व्यवहार प्रदर्शित गर्नु नै मूल्यवान चरित्र हो <laughs> मैले थोरै भए पनि किष्ट परिवारप्रति सम्मान गर्न सिकेँ भन्ने लाग्छ जानेर कहिले कसैप्रति दुच्छर व्यवहार गरिनँ म उनीहरूकै सहयोगको खुड्किलो चढेर टुप्पोमा पुग्न सकेको हुँ मैले यो समूह अझ नजिक बनाउने प्रयास गरिरहेँ संसारमा मान्छे एक्लैले गर्ने काम केही हुँदो रहेनछ एकअर्कामा भर पर्न पनि चरित्र चरित्र जस्तो र स्वभाव स्वभाव जस्तो हुनुपर्ने रहेछ फाइनेन्सलाई बैङ्क बनाउने प्रक्रिया चलिरहेको थियो बिहान घरती यो चुनौतीसँगै सामना गर्न देवदूत भनेर आए बैङ्क बनेपछिको सारा जिम्मेवारी उनीहरूले बोके बैङ्क हाँक्ने कुशल चालक जसमा ज्ञान विवेक अनुभव र नेतृत्वको संयोजन थियो आर्थिक मन्दी छाउँदा समेत उनमा काम गर्ने जोस उत्तिकै थियो मलाई हतोत्साही नहुन हौसला दिइरहन्थे किस्ट बैङ्कको आजको उचाइको ठूलो अंश उनकै मिहिनेतको प्रतिफल हो भन्दा अत्युक्ति हुँदैन मैले पनि किस्ट बैङ्क भनेर फुर्ती हाँक्न पाएको छु <laughs> म बालकुमारको प्रशंसा पनि नगरी अडिन सक्दिनँ उनी मेरा सहकर्मी मात्र नभएर संस्थाका रक्षक थिए मेरो असहज काममा उनको ठाडो चुनौती हुन्थ्यो संस्था र मेरो प्रतिष्ठामा दखल पुग्ने कुनै काम अघि बढाउन उनी सहमत हुँदैन थिए म आफ्नो योजनाअनुसारको काम गर्न नपाउँदा कहिलेकाहीँ उनीसँग विवाद गर्थे उनी सधैँ भन्ने गर्थे म तपाईँको प्रतिष्ठा बिग्रिने काम गर्न दिन्न मलाई यस्तो ठाडो आदेश मन पर्थेन कार्यकारी भएकाले ममा घमण्डको धङधङी रहेछ तर बालकुमार जहिले मेरा स्नेही रहे जीवनमा यस्ता सहकर्मी ज्यादै दुर्लभ हुन्छन् उनको चेतावनी नहुँदो हो त किस्ट बैङ्कको आजको उचाइ सजिलै कायम हुन्थेन त्यो खरेको भेल चाहिँ हिउँदमा सुकेर बगर मात्र रहन्थ्यो बालकुमारप्रतिको मेरो हिजो र आजको बुझाइ फेरिएको छ खास मान्छे चिन्न समय लाग्दो रहेछ समयको प्रवाहमा उसको विचार बुझ्न पनि कठिन मैले ऋषि र प्रगुणले बगाएको पसिनाको उत्तिकै कदर गर्नुपर्छ उनीहरू मेरा लागि बलिया पाखुरा थिए उनीहरूले फाइनेन्स ब्याङ्क बन्दासम्म घर परिवार भनेनन् र घर बिदा मागेनन् चौबिस घन्टामा तीन भाग समय संस्थामै बिताउँथे कर्मचारीले संस्थाप्रति योभन्दा ठुलो त्याग अरू गर्नै सक्थेन एकपटक कामको चापले थिचेर ऋषि बिमारी परे उनी धेरै दिन थलिए पनि प्रगुण रातभरि काम गर्थे र दिउँसो मेरो कार्यक्षेत्रमा हार्ने दाउँथे उनको जहाँ बस्यो त्यहीँ निदाइहाल्ने बानी थियो अक्सिजनको कमीले यस्तो हुँदो रहेछ कामकै बोझले उनी समेत सिकिस्त बिरामी भए मेरो शरीरको एउटा भाग नै प्यारालाइसिस भए चाहिँ भयो एक्लैले सबै सम्हाल्न सकिनँ म त सबैको सारामा मात्र चलेको रहेछु मैले बुझेँ मेरो एक्लो चुरीफुरी केही कामको रहेनछ किस्ट फाइनेन्स हुँदै ब्याङ्क बन्दासम्म एउटा पाटोमा मेरो योगदान रह्यो होला संस्थापक उच्च कर्मचारी र सुरक्षाकर्मी सबैले बाँकी काम पूरा गरेका थिए उनीहरूकै सहयोग धैर्य र पसिनाले किस्ट फाइनेन्सबाट बैङ्क बनेको थियो किस्ट ब्याङ्कमा स्तरोन्नति भइसकेपछि म अर्को कल्पनामा भकिन थालेँ यो बैङ्क उत्कृष्ट होस् जनताले दसवटा बैङ्कको नाम लिँदा पाँचवटामा गनियोस् वाणिज्य ब्याङ्कहरू बत्तीसवटा पुगिसकेका थिए प्रतिस्पर्धामा उत्रिएर प्रविधि स्रोत र सञ्जाल विस्तार गर्नु सजिलो थिएन सहरका चोटा चोटा र कोठा कोठामा खुलेका सहकारीका कारण ब्याङ्किङ व्यवसाय अझ असामान्य हुँदै थियो बैङ्कलाई लक्ष्यअनुसार गन्तव्यतिर हाँक्नु अपरिहार्य थियो तर यसका अगाडि थुप्रै चुनौतीका पर्खाल ठडिएका थिए म चुनौती र जोखिमको मजदारमा थिएँ बैङ्कका शाखाहरू खुल्दै र कर्मचारीहरू थपिँदै गए यसको आकार र कार्यक्षेत्र बढ्दै गयो उपत्यका ग्रामीण बस्तीमा सेवा पुर्याउन दुई हजार सडसठी सालमा मोबाइल ब्याङ्किङ सेवा सुरु गरियो यो सेवा सुरु गर्ने किस्ट नेपालमै पहिलो ब्याङ्क भएको थियो काठमाडौँ ललितपुर भक्तपुरदेखि काभ्रे र सिन्धुपाल्चोकसम्म मोबाइल ब्याङ्किङ सेवा पुर्याइएको थियो मलाई भने सञ्चालक शाखा ग्राहक कर्मचारी र परिवारको चाँजो मिलाउनै धौधौ परिरहेको थियो कुनै असावधानीले यो सिलसिलाको चुकुल खुस्के मेरो विलय त्यही दिनबाट सुरु हुन्थ्यो म सामान्य गाउँले मान्छे मेरो परिचय बैङ्क व्यवसायका रूपमा फेरिँदै गएको थियो म आबद्ध भएका संस्थाहरूको सङ्ख्या पनि बढ्दै थियो ती संस्थाहरूमा हजारौँले रोजगारी पाएका थिए र छन् म आबद्ध संस्थाहरूलाई मैले दोस्रो घर मानेको छु यहाँ आबद्ध सदस्यहरू आफ्नै परिवार समान छन् मेरो आत्मीय दाजुभाइ दिदीबहिनीका रूपमा मैले सधैँ उनीहरूको खुसी एवं रोजाइलाई प्राथमिकता दिँदै आएको छु एउटा कर्मचारीलाई घर तथा पारिवारिक तनाव भयो भने उसले कार्यालयको काममा मन लगाउन सक्दैन ऊ काममा रमाउन नसके असफल हुन्छ यसको प्रत्यक्ष असर संस्थामा पर्छ मैले किस्ट बैङ्कका सबै सदस्यलाई सन्तुष्ट राख्ने प्रयास गरेको छु संस्था सफल हुन कर्मचारीले तनावरहित वातावरणमा काम गर्न पाउनुपर्छ मैले कर्मचारीहरू मात्र नभए उनीहरूका परिवारलाई समेत खुसी र सुखी राख्ने प्रयत्न गरेको छु बैङ्कमा त्यही अनुकूलको वातावरण बन्दै गएको छ मैले यो सिलसिला खलबलिन दिएको थिएन मैले म होइन हामी भन्ने भावना राखेँ भन्ने लाग्छ मलाई कहिलेकाहीँ आमाको व्यग्र सम्झना हुन्छ संस्थाका तिनै कर्मचारीहरूसँगको सहकार्यले त्यो व्यग्रता मेट्ने प्रयास गर्छु जा, किसले प्रगतिको उकालो चढिरहँदा म कल्पनाको फुल पारिरहेथेँ विचारको चङ्गा हावामा बेपत्तासँग उडेको थियो म बढी कल्पनामा बहकिनुभन्दा वास्तविक धरातालमा उभिएर काम गर्नु थियो बैङ्कका असल र खराब पक्षलाई खेलाउन ज बाँकी काम जरुरी थियो राम्रा पक्षको मात्र फुर्ती आँक्दैमा कदापि सफल भएको मानिँदैन उनासाठीदेखि अडसठी सालसम्मको अवधिमा किसले अनगिन्ती आरोह अवरोह व्यवहार्यो मैले यो सिङ्गो पाठो किनारमा छोडेर अगाडि हिँड्ने साहस गरिनँ मैले किस्ट ब्याङ्कका राष्ट्रिय अन्तर्राष्ट्रिय अर्थतन्त्रले पारेको असरको पाटोलाई पनि जोड्न चाहेँ असल खराब पक्षको समानान्तर रूपमा आलोचना र समीक्षा गर्न सके मात्र मैले त्यो प्रतिको धर्म पूरा गरेको मानिनेछ संस्थाको वस्तुनिष्ठ रूपमा लेखाजोखा गर्नु मुख्य कर्मचारीको जवाफदेता हो किस्ट बैङ्कमा कम्तीमा पाँच हजार व्यक्तिले रोजगार पाउन् पचास प्रतिशत कर्मचारीले गाडी चढुन् किस्ट परिवारभित्र रहेकोमा हरेक कर्मचारीलाई गर्व होस् भन्ने मेरो आकाङ्क्षा थियो मैले लक्ष्य अनुसारको योजना कार्यान्वयन गरिरहेको थिएँ तर समय प्रतिकूल भन्दै थियो किस ब्याङ्कले अप्ठ्यारा मोडहरूको सामना गरिरहेको थियो लक्ष्यअनुसार ब्याङ्कको गुणात्मक पक्ष विस्तार हुन सकेको थिएन सन् दुई हजार आठमा अमेरिकाबाट सुरु भएको आर्थिक मन्दीले युरोपको अर्थतन्त्रको जग मजाले हल्लायो बिस्तारै यो सुनामी चाहिँ फैलियो र एसिया क्षेत्रमा छिर्यो नेपाल अधिकांश भारत चीन र तेस्रो राष्ट्रसँग आश्रित हुनुपर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएको मन्दीको सोझो असर पर्यो राजनीतिक अस्थिरता र दलहरूको सत्तालिप्सा आर्थिक विकासको अर्को बाधक तत्त्वको रूपमा खडा भयो फलत विकासका पूर्वाधार निर्माण हुन सकेनन् विशाल छिमेकी देश भारत र चीनमा भने मन्दीको खासै प्रभाव देखिएन ती देशको अर्थतन्त्र क्रमशः सुधारको गतिमा अगाडि बढ्यो सन् दुई हजार नौको अन्त्यसम्म भारत र चीनको आर्थिक वृद्धि दर नौ र दस प्रतिशतको आरारीमा पुग्दा नेपालको भने खुम्चिएर साढे तिन प्रतिशतमा सीमित हुन पुग्यो मन्दीकै कारण युरोप अमेरिकाको पुँजी बजारको जग हल्लिएपछि नेपालको पुँजी बजार पनि निरन्तर ओह्रालो झर्न थाल्यो संविधान सभाको निर्वाचनपछि माओवादी ठूलो पार्टीको रूपमा उदायो र उसकै नेतृत्वमा सरकार बन्यो तात्कालिक अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले पुँजी बजारलाई जुवा घरको संज्ञा दिए यसपछि शेयर बजार सूचक नेप्सीमाथि चढ्नै सकेन माओवादीको नौ महिने शासनकालमा शेयर बजार ध्वस्त प्राय भयो नेप्से परिसूचक एघार सय पचहत्तर बिन्दुबाट घटेर चार सय बिन्दुमा पुग्यो दुई हजार सडसठीदेखि नेप्सेमा थप गिरावट आयो यसको अन्त्यतिर नेप्से करिब तिन सय चालिस बिन्दुमा झरेको थियो यो समय किस बैङ्कको आर्थिक जग समेत मजाले हल्लियो बैङ्कले ठूलो आर्थिक नोक्सानी बिहोर्नु पर्यो फाइनेन्स कम्पनी हुँदा सत्र सय रुपियाँ पुगेको किस्टको सेयर मूल्य एक सय साठी रुपियाँको हाराहारीमा झऱ्यो म वित्तीय व्यवसायमा प्रवेश गरेदेखि पुँजी बजारमा यसरी सुनामी कहिले आएन किस्टको सेयर मूल्यमा यस्तो वज्रपात होला भन्ने कहिल्यै सोचिनँ एउटा संस्थामा मात्र नभए अधिकांश ब्याङ्क वित्तीय संस्था तथा कर्पोरेट कम्पनीको समस्या उही थियो त्यति बेला अधिकांश सेयर लगानीकर्ताको मनोबल गुमेको थियो सदाबहार बनिरहेको राजनीतिक दुष्परिमाणले दुष्परिणामले पछिल्ला वर्षमा नेप्से अझ ओह्रालो झर्दै गयो यो कालखण्डमा किस ब्याङ्कको सेयर मूल्य करिब एक सय बिस रुपियाँसम्म झरेको थियो बैङ्कका संस्थापक तथा सञ्चालकमा त्रास बढ्यो प्रतिद्वन्दीहरूले एक प्रकारको सनसनी नै फैलाइदिए किस्ट बैङ्क अब डुब्छ उतार चढाव पुँजी प्रकृति हो तर यो तथ्य आत्मसात गर्न सकिएन मनमा त्रासको ढ्याङ्ग्रो बज्न थाल्यो साँच्चै किस डुब्छ त किसको गतिशीलता अधिकांश वित्तीय संस्थालाई मन परेको थिएन उनीहरू यो बैङ्क डुबोस् भन्ने चाहन्थे बाहिर फैलिएको हावाले कर्मचारीहरूको मनोबल कमजोर बनाएको थियो यस घडीमा मलाई बिएन घरतीको तर्क बुद्धि र विवेकले थुम्थुमाएको थियो उनको उमेर अपरिपक्व देखिए पनि व्यवहार र अनुभव मलाई माथ गर्ने थियो हामी बिहान चारै बजे उठेर घन्टौँ छलफल गर्थ्यौँ बैङ्क दुर्घटना भएर ताला लाग्यो भने कसैका अघि देखिन लायक रहँदैन भन्ने डरले मलाई चिथोरिरहेको थियो बिहानले मलाई आश्वासन दिन्थे जानी जानी गरिँदैन निक्षेपकर्ताको रकम पचाएर भागेको होइन सर नआत्थ्यौँ म भित्रभित्र डराए पनि उनको आश्वासनमा आश्वासन थप्न पछि पर्थेन समयान्तरमा किस्ट ब्याङ्कको आर्थिक पक्ष सबल हुँदै आयो हामीले व्यवसायको धर्म छोडेका रहेनछौँ ठुलो विपत्ति खनिँदा पनि प्रतिद्वन्दीको हावा हावामै सीमित भयो विश्व पुँजी बजारमा हलचल मचिएकाले आत्महत्याका घटना सुनिन्थे मलाई विश्वास लाग्थेन आफैले बगेपछि थाहा भयो पुँजी बजारको वास्तविकता नेपालको आर्थिक विनाशको एउटा सूचक पुँजी बजार ध्वस्त हुनलाई पनि लिइएको थियो पुँजी बजारको खम्बा ढलेपछि विश्वका धनाड्यहरू अरबपतिको सूचीबाट हटाइएका थिए विश्व बजारमा फैलिएका समाचारले नेपालका लगानीकर्ता एवं व्यवसायीहरू निराश थिए विश्व पुँजी बजारका खेलाडी अमेरिकी नागरिक वारेन बफेटको व्यवसाय तासको घर झैँ ढलेको थियो उनी विश्वको पहिलो धनीबाट दोस्रोमा जानेका थिए यो समयमा चीनको अर्थतन्त्र भने उकालोलाई चढेको थियो चिनिया विश्लेषकहरू विश्व आर्थिक मन्दीलाई धन्यवाद दिइरहेका थिए मन्दीकै कारण देशको अर्थव्यवस्थामा सुधार आएको उनीहरूको निष्कर्ष थियो चीनको आर्थिक विस्तार मानवशास्त्रको एउटा सिद्धान्तसँग मिल्दोजुल्दो हुँदै थियो समाजशास्त्रको विश्व व्यवस्था सिद्धान्त अनुसार आर्थिक अवस्था र विकासको मापदण्डका आधारमा विश्वका देशहरूलाई तीन भागमा छुट्याइएको छ केन्द्र अर्ध परिधि र परिधि विश्व व्यवस्था प्रणालीभित्र कमजोर र तेस्रो विश्वका देश भनेर चिनिने परिधिका देशलाई केन्द्रका देशले आर्थिक शोषण गर्छन् परिधिका देशहरूमा विकास हुन केन्द्रमा आर्थिक विनाशको आँधी आउनुपर्छ यो प्रणालीको साङ्लोबाट बाहिर निस्केर मात्र उनीहरूको विकास सम्भव हुन्छ जर्मन समाजशास्त्री एजी फ्रेङ्कको परनिर्भरता सिद्धान्तले विश्वलाई दुई भागमा बाँडेको छ शक्तिशाली एवं धनी देशलाई केन्द्र र कमजोर तथा अल्पविकसित देशलाई उपग्रह मानिएको छ केन्द्रको पन्जाबाट फुत्किन सके मात्र तेस्रो विश्वले विकासको ढोका उगार्न सक्छ तर विस्तारवादी साङ्लोमा कमजोर देशहरू फुत्किन नसक्ने गरी बाँधिएका हुन्छन् उनीहरूले तेस्रो विश्वलाई आत्मनिर्भर बन्नै दिँदैनन् शक्ति र पुँजीको आडमा परनिर्भरता लादिरहन्छन् यो बन्धनबाट फुत्किन शक्ति केन्द्रमा सुनामी महाभूकम्प तथा अन्य दैवी विनाश आउनुपर्छ वा गृहयुद्ध चर्केको हुनुपर्छ तब मात्र तेस्रो विश्वका देशहरू केही हदसम्म आर्थिक रूपले माथि उठ्न सक्छन् पश्चिमी मन्दीसँग इमानुएल वालेरस्टाइनको विश्व व्यवस्था प्रणाली र फ्रेङ्कको परनिर्भरता सिद्धान्तको मेल देखिन्छ एसियामा केही देशले यही मन्दीको मौका छोपे थप तेस्रो विश्वका देशले पनि आर्थिक विकासलाई तीव्रता दिएका थिए मुख्यतः चीन भारत श्रीलङ्का मालदिप्स लगायतले मन्दीको फाइदा उठाए भारत चीन र तेस्रो देशसँगको निर्भरताले नेपालको आर्थिक विकासको गति भने झनै सुस्त हुन पुग्यो नेपाल तिनै देशमा परनिर्भर भइरह्यो राजनीतिक अन्तर्द्वन्द्वले समेत आगोमा घिउ थपेको थियो यो समयमा देशमा आर्थिक विकासका कुनै काम भएनन् अर्थतन्त्र बढारिरहेको थियो बैङ्क वित्तीय संस्थाहरूको स्थिति ज्यादै नाजुक हुँदै गएको थियो वित्तीय संस्थाहरू निक्षेप नहुँदा ऋण प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका थिए गैर उत्पादनमूलक क्षेत्रमा गरिएको लगानीले बैङ्कहरूले लगानी उठाउन सकेका थिएनन् आर्थिक बर्बादी अझ चुलिँदै थियो यही समयमा पहिलो विकास बैङ्क नेपाल विकास बैङ्क सञ्चालकहरूको कुनियतको शिकार बन्यो र राष्ट्र बैङ्कले खारेज गरिदियो त्यसपछि वित्तीय संस्थाहरूको अवस्था अझ खराब हुँदै गयो राष्ट्र बैङ्कले एकपछि अर्को गर्दै Gorkha Bikas bank Nepal share markets and finance people finance Samjhana finance united Bikas bank सबैलाई सङ्कटग्रस्त घोषणा गर्यो देशबाट तीव्र रूपमा पुँजी पलायनको समस्या देखियो सबै ब्याङ्क वित्तीय संस्था पर्खर हेरेको अवस्थामा थिए मन्दीको सनसनी फैलिरहँदा मेरो दिमागमा किस्ट ब्याङ्क बाहेक केही थिएन यो अवस्थामा विकास र विस्तारका काम गर्नुभन्दा संस्थाका साख जोगाएर बाँच्नु ठूलो कुरा थियो श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन कमलप्रसाद गेवालीको आत्मकथा कर्मको वाचन हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति समेकबाट बिदा लिने बेला भएको छ अर्को साता कर्मको आठौँ श्रृङ्खला लिएर आउनेछौँ त्यसअघि मङ्गलबारको श्रृङ्खलामा बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौँ शुभरात्री